मेरो विवेक र विचारमा छ ऊ एक्लो हजार हजारमा छ भाग्य उसले आफैले लेख्यो भाग्य उसले आफैले लेख्यो कसले भन्यो यो निधारमा छ ऊ एक्लो हजार हजारमा छ पराजय स्वीकार्दै ऊ सधैँ भन्छ पराजय स्वीकार्दै ऊ सधैँ भन्छ बरु मजा त यार हारमा छ ऊ एक्लो हजार हजारमा छ खोइ मेरो प्रश्नको उत्तर भन्छौ खोइ मेरो प्रश्नको उत्तर भन्छौ जवाफ त त्यही उपहारमा छ ऊ एक्लो हजार हजारमा छ भित्र आमा तस्विर हेर्दै रुन्छे भित्र आमा तस्विर हेर्दै रुन्छे छोराको लास बाहिर द्वारमा छ ऊ मेरो विवेक र विचारमा छ ऊ एक्लो हजार हजारमा छ प्रदीप भट्टराईको गजल संग्रह शौचालयमा ईश्वरभित्र संग्रहित यसै गजलको वाचन सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको बसाईमा म कोहलपुरको यात्रा संस्मरणलाई प्रस्तुत गर्दैछु साथमा त्यहाँ गाइएका लाइभ गजल गायनका अंशहरू प्रस्तुत गर्नेछु गएको माघ सोह्र र सत्र गते कोवलपुरमा देशभरिका करिब पचास जिल्लाका साहित्यकार गजलकारहरूको उपस्थिति रह्यो बाँकी कोवलपुरका स्रष्टा प्रदीप भट्टराईको कविता संग्रह विरूद्धमा र गजल संग्रह शौचालयमा ईश्वरको विमोचन कार्यक्रमका सिलसिलामा स्रष्टाहरूको भेला भएको थियो हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न त्यस कार्यक्रममा पुस्तक विमोचन मात्र नभएर गजल गायनको पनि भव्य प्रस्तुति भयो साथै प्रतिष्ठानले कवि तथा गीतकार प्रेम प्रकाश मल्लको सम्मान समेत गर्यो कार्यक्रम सोह्र गते साङ्गीतिक माहौलका साथ सम्पन्न भयो भने सत्र गते पुस्तक विमोचनको भव्य कार्यक्रम सम्पन्न भयो तिमीलाई तिमीलाई फुलहरूसँगै तिमीलाई तिमीलाई काँडाहरू पनि मन मनपर्ने थाहा पाएपछि मैले बोटै उखलेर उपहार ल्याएको छु प्रदीप भट्टराईको आवाजमा यो छोटो कविता उहाँकै संग्रह विरुद्धमाबाट उहाँकै आवाजमा थियो उहाँले अर्को एउटा छोटो कविता पनि सुनाउनु भयो मेरो मेरो कमजोर मुटुमा प्रस्थान गर्ने द्वारमा मेरो कमजोर मुटुमा प्रस्थान गर्ने द्वारमा आरने ताला लागेको खबर पश्चात चापी खोज्न निस्किएकी सुलोचना अझसम्म फर्किएकी छैन म चापी खोज्न जाउँ कि सुलोचना म चापी खोज्न जाउँ कि सुलोचना यी दुई छोटा कविता प्रदीप भट्टराईको वाचनमा थिए उहाँका पुस्तकमा छोटा र लामा गरी निकै कविताहरू पनि संग्रहित छन् यी बाहेक सत्रगति विमोचनको दिन अरू गजल तथा कविताहरू वाचन गरेर उहाँले सुनाउनु भएको थियो प्राध्यापक डाक्टर कृष्ण हरि प्रमुख आतिथ्यमा सम्पन्न अघिल्लो दिनको अनौपचारिक गायनमा धेरै संगीतकर्मी तथा गजलकर्मीहरूको उपस्थिति थियो संगीतकार गैरे सुरेशको संगीतमा धेरै मानिसले विभिन्न गायकहरूका आवाजमा गजल सुन्नुभएको छ तर गैरे सुरेशको स्वरमा गजल सुन्ने मानिस बिरलै भेटिन्छन् काठमाडौँबाट गएका मध्येका एक अतिथि गैरे सुरेशलाई धेरैले करकाप गरेपछि उहाँले बाध्य भएर हार्मोनियममा आफ्नो आवाज सुनाउनु भयो मलाई यहाँहरूले चिनेको गीत सुरुमा राष्ट्रभक्ति गीतबाटै सुरु गर्छु यो गुनगुनाउने मात्र हो यसलाई कुनै बाजा केही हुँदैन अहिले तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हो कि साँच्चै नबुझ्ने हो नबुझ्ने जस्तै बन्छु मन्द स्वरमा जसरी उहाँले आफ्नो घरको कोठाभित्र सङ्गीत सृजना गर्नुहुन्छ त्यही शैलीमा हामीलाई आफ्ना आउँदै गरेका गजल र प्रचलित भइसकेका गजलहरू गाउँदै सुनाउनु भयो कोवलपुरको ज्ञानोदय पुस्तकालयको हल खचाखच थियो गैरी सुरेशले गाउन सुरु गर्दा साँझले अन्तकारको घुम्टो ओढाइसकेको थियो पलेटी मारेर बसेका गजल प्रेमीहरू मन्त्रमुग्ध भएर सुनिरहनु भएको थियो बीचबीचमा ताली बजाउँदै अब आउने बिम्ब को भाग दुईको एउटा गजलका केही शेरहरू उहाँले सुनाउनु भयो हेर्ने हजार यहाँले सयौँ आँखाले हेरिरहनु भएको छ होइन हेर्ने हजार आँखाहरू यहाँ सुन्ने हजार कान दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो ना हेर्ने हजार आँखाहरू यहाँ सुन्ने हजार कान यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो नाम कतिलाई त मनमा परिसक्यो होला है चियो र चर्चो हुँदैछ किन मायाका कुरामा फलानाको लभ पर्यो होइन ढिस्कानुको जस्तो भयो चियो र चर्चो छ किन मायाका कुरामा जजसले जे जे गरे नि माया हुँदैन बैदैन यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो हामीलाई लाग्छ हामीले सुनेका गीतहरू कसरी तयार हुन्छन् होला गीत गजल लेख्नेहरूले लेखेर छोडिदिन्छन् शब्दहरू आफै बोल्दैनन् ती शब्दलाई सुरमा बगाएर बोल्ने बनाइदिन्छन् सङ्गीतकारले गायनमा डालेर ती गायनमा ढलेका सुरहरूमा स्वरको धनी भएका मानिसले गाउँछ र हामी उसलाई गायक भनेर चिन्छौँ आज मैले गायनमा आउनै लागेको एउटा गजल सुनाउँदैछु जुन शब्दबाट लयसम्म पुगिसकेको छ र त्यही लयमा एकजना नाम चलेका गायकले गाउँदैछन् छिट्टै तर गायनमा आउनु अघि अहिले यो सङ्गीतकारकै हातमा छ काठमाडौँ छैमले घर भई हाल अस्ट्रेलियाको सिडनी बस्ती आउनुभएका प्रदीप चापागाईको गजललाई गैरे सुरेशले सङ्गीत भर्नुभएको छ यो गायनमा रेकर्ड भइसकेको छैन तर पनि कोलपुरको साङ्गीतिक कार्यक्रममा सङ्गीतकार स्वयंले यसको लय हामीलाई सुनाउनु भएको थियो त्यही अंश यहाँ प्रस्तुत गर्दैछु कसको फिक्र हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्र हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि त बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि त बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा चरा बन्दै आकाश छुने सपना न देखा चरा बन्दै आकाश छुने सपना न देखा कैठालो मै सिक्री हुन्छ लौ तिम्रो सहरमा कैठालो मै सिक्री हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि त बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो नहुने कै धेरै गल्ती नहुने कै धेरै गल्ती देखौ छ दुनिया तपाईँले हेर्नु समाजमा जो गरिब हुन्छ त्यही हेप्पिया हुन्छ कार्यालयमा हागे मैले पिउने हेप्पिया हुन्छ नहुने कै धेरै गल्ती देखौ छ दुनिया नहुने कै धेरै गल्ती देखौ छ दुनिया पैसा वालकै जिक्री हुन्छ तिम्रो सहरमा पैसा वालकै जिक्री हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि त बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि त बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसलाई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 कसरी फूललाई सुन्दर भन्छन् मान्छेहरू फूलको न आफ्नै रङ हुन्छ न रूप हुन्छ सुन्दर विचार पनि मान्छेको कुरूप हुन्छ जहिलेदेखि मैले सोचमा ईश्वर भेटाएँ जहिलेदेखि मैले सोचमा ईश्वर भेटाएँ मेरो शौचालयमा पनि अबिर र धूप हुन्छ अन्याय विरुद्धको आवाज जब चुप हुन्छ सुन्दर विचार पनि मान्छेको कुरूप हुन्छ प्रदीप भट्टराईको गजल संग्रह शौचालयमा ईश्वरभित्रको गजल संग्रहभित्रको गजल वाचन गरेँ मैले यो संग्रहको नामका कारण कतै गजलकारहरूले धर्मविरोधी भन्ने किसिमका आवाजहरू पनि उठाउनु भएको पाइएको छ सायद तिनै आवाजका कारण होला प्रदीपजी आफ्नो भूमिकामा लेख्नुहुन्छ मलाई घरकाले घरमा खोजेछन् भेटिनछन् म सोचा थिएँ शौचालय ईश्वरको घर भएपछि मैले ईश्वरलाई त्यो घरमा खोजेँ भेटिनँ सोचेँ म जस्तै ईश्वर पनि ईश्वरको खोजीमा शौचालय गए हुनन् मेरा हरेक सृजनाहरू शौचालयमै सिर्जित भएको यथार्थता थाहा पाएदेखि म शौचालयमै ईश्वर खोजिरहेछु शौचालयमा ईश्वर शीर्षक हुनुको पहिलो तार्किक उत्तर सरल भाषाले सम्भवतः मैले योभन्दा अरू उठान गरेको छैन धार्मिक देशमा अधार्मिक शीर्षक छान्नु पक्कै पनि शोभनीय हुँदैन तर माननीय रहँदो रहेछ विषय उठानको गाम्भीर्यता शौचालयमा ईश्वर शीर्षक चयनले सुरुमा म आफैको निद उडायो र धार्मिक संस्कारका विरुद्धको शीर्षकले मलाई म विरुद्ध नै उभ्यायो धार्मिक संस्कारका बीच अधार्मिक शीर्षकले पूरा शरीरलाई नै कम्पन गराउँथ्यो सुरुका दिनहरूमा तथापि चुरो त विषयमा थियो बनाएको अर्थ गुदो अनुसारकै स्पष्ट बोक्रो राख्ने एउटा अभिलाषाले अन्ततः संग्रहको नामाकरण गरिदियो शौचालयमा ईश्वर विषय केन्द्रित भएर उहाँ अगाडि लेख्नुहुन्छ शौचालयमा ईश्वर ईश्वरका विरुद्धमा नभएर ईश्वरलाई मन्दिरमा मात्र राख्नेहरूका विरुद्धमा हो यो धर्म सुधारतिरको एक झिल्का सङ्केत पनि हो र शौचालयमा शौचालयलाई धार्मिक स्थलभन्दा दुर्गन्धित ठान्ने मगज विरुद्ध पनि हो यसका साथसाथै हाम्रा धार्मिक स्थलहरू शौचालयभन्दा पनि दुर्गन्धित रहने यथार्थमाथि एक चोटिलो प्रहार पनि हो समग्रमा शौचालयमा ईश्वर सोचमा ईश्वर हो र मेरो नितान्त व्यक्तिगत सोचाइ पनि हो भन्दै भूमिकाको अन्तिम ठाउँमा उहाँ लेख्नुहुन्छ भोलि माघे सङ्क्रान्ति बाह्र आमासँग सबैले नुहाउन जानु छ दुई हजार सत्तरी पौष तिस गते यही पुस्तक विषयमा कार्यक्रमका प्रमुख अतिथि कृष्ण हरि बरालले नित्सेले ईश्वर मर्यो भनेर उहिले भनिदिँदा पनि त्यसको निन्दा गर्ने कारणहरू नभेटिएको स्वागत नेपालले सम्भव भन्ने उपन्यास लेखे पनि त्यसभित्रको विषयवस्तुले अर्कै कुरा बोलेको जस्ता दृष्टान्त दिँदै यस संग्रहको शीर्षकमै गरेर विवाद खडा गर्नु बौद्धिकता नहुने तर्क गर्नुभयो कार्यक्रमका अर्का वक्त धार्मिक पण्डित एक सय आठ महाराजजीले भक्त प्रहलादले जताततै ईश्वर भेटेको जस्तै उहाँको दृष्टिमा ईश्वर परेको हुनाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने कुरामा जोड दिनुभयो अघिल्लो दिनको गजल गायनमा सुभाष अगम पनि सामेल थिए उनका धेरै गायनहरू हामीले बुलबुलमै पनि सुनेका थियौँ कोलपुरको बसाइमा साँझ छिपिँदै गर्दा उनले सुनाएको गजलकार शान्तमको गजल अब यहाँ राख्दैछु सलका गारो गारो गारो गो सल्कागारो गारो गारो यो प्रीत को आगो सलकाऊ नगारोया प्रीत को आगो सलकी बसी के अब सतावा निभाऊ नगारोयो प्रीत को आगो निभाऊ नगारो यो प्रीत को आगो झल्काउन गाह्रो यो आगो निभाउन गाह्रो यो प्रितको आगो आगो निभाउन गाह्रो यो प्रितको आगो सल्काउन गाह्रो गाह्रो गरो छ प्रियतम लुकेर बसेको लुकेर बसेको हेर्नुहोस् न अगाडि अहिले त कति रमाइलो हुन्थ्यो नि सुरुबाटै भेट्न पाइन्थ्यो गफ गफ हुन्थ्यो कहाँ छ प्रियतम लुकेर बसेको कहाँ छ प्रियतम लुकेर बसेको लुकेर बसेको हो लुकेर बसेको लुकेर बसेको हो लुकेर बसेको थम्याउ गाह्रो यो प्रेतको आगो थम्याउन हो थम्याउन गाह्रो यो आगो निभाउन गाह्रो यो प्रीतको आगो आगो निभाउन गाह्रो यो प्रीतको आगो सल्काउन गाह्रो यो प्रीतको आगो आगो आगो निभाउन गाह्रो यो प्रीतको आगो आगो हुन गाह्रो यो प्रीतको आगो सल्काउन गाह्रो गारो गाह्रो गाह्रो लेखकले भन्नुहुन्छ जली जली आफै आगो भो शान्तम त्यो प्रेमको आगोमा शान्तमजीले लेख्नुहुन्छ आगो भयो आफू नै भनेर जली जली आफै आगो भो जली जली हो जली जली आफै आगो भो आगो भो जली जली आफै आगो शान्तम जली जली आफै आगो शान्तम अब के भयो होला त आगो भएपछि छुट्याउ नै गाह्रो गाह्रो गाह्रो गाह्रो छुट्याउ गाह्रो यो प्रितको आगो निभाउन गाह्रो यो प्रितको आगो आगो निभाउन गाह्रो यो प्रितको आगो अब अन्तिम चोटि सबैजना गाउँछौँ सल्काउन गाह्रो गाह्रो गाह्रो सल्काउन गाह्रो यो आगो निभाउन गाह्रो यो प्रीतको आगो आगो निभाउन गाह्रो यो प्रीतको आगो प्रीतको आगो प्रीतको आगो प्रीतको आगो प्रीतको आगो गजलकार मिलन कोइराला सहित काठमाडौँबाट हरि लम्साल गैरे सुरेश तबला वादक रजिश महर्जन गजलकार केशव भट्टराई क्यामेरा पर्सन पुरुषोत्तम संचारकर्मी तथा साहित्यकार मनोज केसीसँगै बुलबुलले आफ्नो यात्रा गर्न पाएको थियो बर्दघाटबाट त्यही बसमा सुभाष अगम चढेका थिए आजको कार्यक्रममा बजेका सबै आवाज र गायनका लागि मनोज केसीको ठूलो सहयोग रहेको छ उहाँलाई बुलबुलका तर्फबाट हार्दिक धन्यवाद गजल गायनमा डाक्टर कृष्णहरी राख्नु राख्नुभएको मन्तव्यको एउटा सानो अंश यहाँ प्रस्तुत गर्दैछु गजलहरू यस्तै किसिमको अन्धकार राति चाहिँ भनिने कुराहरू हुन् अझ के भनेको छ भने यस्तो बत्ती पनि होइन बत्ती बाल्ने रे अनि त्यो बत्ती बालिदिने सकेसम्म त्यो गजलकारले आफ्नो गजल नदेखोस् यसरी यो यहाँ पल्टाएर गायकहरूले गाइरहनु हेरेर हेरि गाइरहनु भएको छ नि त्यो हेरेर पनि मिस्टेक भइरहेछ हेरेर पनि मिस्टेक भइरहेको छ त्यस्तो नहोस् त्यो कण्ठस्थ हुनुपर्छ त्यो गजलकारलाई त्यो उसमा चाहिँ गायकलाई पनि कण्ठस्थ हुनुपर्छ अनिखेर पो मुड खुल्छ तर पनि तुलनात्मक रूपमा यहाँ हेर्दा तबला छ हार्मोनियम छ हामी बाजाका धेरै झिलिमिली भन्दा पनि गजलकै स्वर हामी सुनिरहेका छौँ भाव सुनिरहेका छौँ र यो किसिमको माहौल यहाँभित्र अहिले कोहलपुरमा होइन यो नेपालगञ्जमा चाहिँ हामी चाहिँ आएर यो नेपालभरिका गजलका चाहिँ प्रेमीहरू यहाँ आउनुभएको छ उपस्थित हुनुभएको छ म त यहाँ आएर छक्कै परिहाले कुरा सुन्दाखेरि चितवनबाट पनि आउनुभएको छ पूर्वबाट पनि पश्चिमबाट पनि काठमाडौँबाट पनि सबतिरबाट यो माहौल भेला भएको देख्दाखेरि यो कसले आँट गर्यो यत्रो विधि भेला गर्ने होइन म आश्चर्यचकित भएँ कसले गर्यो भनेर सोधे सोधेछु यहाँ होइन यो पूर्णिमा भन्ने छ अरे प्रदीपजीहरूको पनि सक्रियता छ अरे उहाँहरूकै कारण यस्तो भयो जहाँ एकजना मान्छे दुईजना मान्छे तिनजना मान्छे एउटा संस्था देशभरिको गजलका प्रेमीहरूलाई ल्याएर या भनौँ न सङ्गीतका प्रेमीहरूलाई ल्याएर यत्रो भव्य कार्यक्रम गर्न सक्छ भने यो सरकारले केही गर्न सक्दैन हेर्नुहोस् एकदम लाचार केही छैन यसै पनि अब कोहलपुरको यो माहौल त एकदमै लोभलाग्दो माहौल हो यसमा कुनै भन्नुपर्ने कुरै छैन प्रदीपजीले अब यो प्रदीप हो कि परदीप हो <laughs> यो देख्दैछु यो चमत्कार छ नाममा पनि है यो गजलकै जस्तो प्रदीपजीले यो माहौल जुन जुटाउनु भएको छ मैले अघि भने नि यस्तै मान्छे राष्ट्रमा पन्ध्र बिसजना हुने हो भने यो माहौल बढ्न गाह्रो छैन तर के गर्नुहुन्छ खोज्न गाह्रो खोज्न गाह्रो छ हामीले अघि एसपी एसएसपीका कुरा सुन्यौँ नि त रमेश खरेल कि के भन्यो काठमाडौँ जानुभयो हलचल छ हेर्नुहोस् अब हलचल छ काठमाडौँमा अहिले ल यस्तो आयो धेरै चाहिँदो रहेनछ नि एउटा मान्छेले बल गर्न सक्यो भनेदेखि त माहौल बदल्न सक्दो रहेछ भने हामी यहाँका कोहलपुरका या नेपालगञ्जका यात्राविधि साथीहरू मिलेर ए हामी त यो साहित्यिक गतिविधि बनाउँछौँ बनाउँछौँ अगाडि लान्छौँ लान्छौँ भएर लाग्यौँ भनेदेखि यो विकास अवश्य भावी छ निश्चित हुन्छ हुन्छ हुन्छ यो कार्यक्रममा कैलालीमा बस्नुहुने गायक शिशिर साधकले अन्जानको गजल गाएर सुनाउनु भएको थियो यो सहरमा आजभोलि चर्चा चलेको छ सानो तिम्रो सम्झनामा मुटु चलेको छ यो आज धेरै चर्चा सहरकै भएको छ धेरै भयो यो आज भोली चर्चा चलेको छ यो शहर माज भोली चर्चा चलेको छ सानो तिम्रो सम्झनामा मुटु जलेको छ यो सहरमा आज भोलि चर्चा चलेको छ आइरहन्छौ यसरी तर्सौ नामलाई रहन्छु यसरी तर्सौ नामलाई रहन्छु यसरी तर्सौ नामलाई तस्बिरले लेती धेरै किन मलाई छले छ सानु तिम्रो सम्झनामा मुटु जले छ यो सहरमा जुभोली चर्चा चले छ अन्तिम शेर आऊ अब सम्हाल्न अन्जानलाई तिमी आऊ अब अन्जान अन्जानलाई तिमी तिम्रो यादमा तिम्रो याद यादमा तिम्रो यादमा तडपिएर यही ढलेको छ सानु तिम्रो सम्झनामा मुटु जलेको छ यो सहरमा भोली चर्चा चलेको छ सबैभन्दा पछि गायन गर्नुभएको थियो गायक तथा सङ्गीतकार हरिलम सालले पानीको फोका जस्तै फुट्यो हाम्रो माया बोलको गीत सर्वाधिक चर्चामा रहेर दुई हजार तेह्रमा सङ्गीत विधातर्फ निकै पुरस्कार पाइसक्नुभएका हरिलम सालले गाउनुभएका धेरै ट्र्याकहरूमध्ये आज दुईवटा सुन्छौँ हामी प्रदीप भट्टराईको पुस्तक मार्फत यो माहौल बन्न गयो गजल गायनको लागि प्रदीपजीकै गजलहरू पनि सुभाष सगम र हरिलम सालले त्यहीँ बसेर सङ्गीत तयार गरिकन गाएर सुनाउनु भएको थियो कोलपुरमा विमोचन भएका पुस्तकहरू पढ्न खोज्ने पाठकहरूले कोलपुरमा प्रदीप भट्टराईसँग अन्ठानब्बे पाँच असी बिस चार सय अठासी र काठमाडौँमा गजलकार मिलन कोइरालासँग अन्ठानब्बे शून्य दस पचपन्न सात पचपन्नमा सम्पर्क गर्न सक्नुहुन्छ अब गायनका लागि बुलबुलमा म जोड्दैछु हरिलम्साललाई उहाँको आवाजबाट एकदम प्रिय मित्र मिलन कोइरालाजीको म एउटा गजल गाउन गइरहेको छु मिलन कोइरालाजी अगाडि आउनुहोस् न <laughs> एकचोटि उहाँको लागि जोरदार ताली सासै फेर्न गाह्रो भो चारैतिर जहर छ सासै फेर्न गाह्रो भो चैतिर जहर छ फेरि पनि बाँचेको छु यही ठुलो खबर छ यही ठुलो खबर छ सासै फेर्न गाह्रो भो चारैतिर जहर छ फेरि पनि बाँचेको छु यही ठुलो खबर छ यही ठुलो खबर छ अर्को शेर तिमी त खुसी छोरे महल रमाउँदा तिमी त तिमी त तिमी त खुसी छोरे महल रमाउँदा तिमी त खुसी छोरे महल मारमाउँदा महल मारमाउँदा मेरो त आँसुमा मेरो त आँसुमा मेरो त आँसुमा डुबेको हर प्रहर छ मेरो त आँसुमा डुबेको हर प्रहर छ फेरि पनि बाँचेको छु यही ठुलो खबर छ यही ठुलो खबर छ सासै फेर्न गाह्रो भो चारैतिर जहर छ थ्याङ्क यू उहाँको लागि एकचोटि ताली बजाइदिनुहोस् कृपया हरिलम शाहले त्यस दिन गजल मात्र सुनाउनु भएन उहाँले सङ्गीत गरेका गीतहरू पनि सुनाउनु भयो कोलपुरका अरू गायन म आउँदो शनिबारको बुलबुलमा पनि बजाउनेछु तर यति बेला प्रदीप भट्टराईको आवाजमा उहाँकै एउटा गजल वाचन सुनौ यो मेरो यो गजल सङ्ग्रह पछिको मैले पहिलो मात्र एउटा रचना लेखा छु गजल मलाई कति याद छ मलाई थाहा छैन म त्यो सुनाएँ म केही भूमिका बाँधिनँ आजसम्म आजसम्म किन मलाई कसैले सम्झाएको छैन आजसम्म सलाइम भाइ आजसम्म किन मलाई कसैले सम्झाएको छैन यही सोचेर वर्षौँदेखि म निधाएको छैन आजसम्म किन मलाई कसैले सम्झाएको छैन यही सोचेर म वर्षौँदेखि निधाएको छैन तिमीले तिमीले जे पाएका छौ त्यही नै खोजिरहेका छौ तिमीले जे पाएका छौ त्यही नै खोजिरहेका छौ मैले जे खोजिरहेको छु त्यो आजसम्म पाएको छैन मैले जे खोजिरहेको छु त्यो आजसम्म पाएको छैन हिसाब छैन हिसाब छैन तिमीलाई सम्झिएर कति रातहरू काटे हिसाब छैन तिमीलाई सम्झिएर कति रातहरू काटे तिमीलाई बिर्सिएर आजसम्म एउटा रात बिताएको छैन तिमीलाई बिर्सिएर आजसम्म एउटा रात बिताएको छैन अघिल्लो दिनको साङ्गीतिक साँझलाई हरिलम्सालले एउटा गीत गाएर बताउनु भएको थियो त्यो गीत पनि यहाँ प्रस्तुत गर्दैछु दर्शकका तालीहरूका साथ बात गर्यो होला यो माया भन्ने चाहिँ ताली कसले सुरुवात गर्यो होला यो माया भन्ने चाहिँ सुरु त गर्यो गर्यो सुरु त गर्यो गर्यो सुरु त गर्यो गर्यो त गर्यो गर्यो किन बसलेन बिछोड्न हुने रे बिछोड्न हुने रे कसले सुरुवात गर्यो होला यो माया

जाने सुम्पिनीले हार्नु पर्ने हो जाने सुम्पिनीले हार्नु पर्ने धोका दिने कहीँ किन हुन्छ जित किन हुन्छ जित कसले सुरुवात कसले सुरुवात कसले सुरुवात गर्यो माया भन्ने तेज कसले सुरुवात गर्यो होला यो माया भन्ने तेज सुरु त गर्यो गर्यो सुरु त गर्यो गर्यो सुरु त गर्यो गर्यो सुरु त गर्यो गर्यो किन बसलेन बिछोडना हुने रे बिछोडना हुने रे सुरुवात गर्यो होला यो माया भन्ने आजका साङ्गीतिक कौशलीहरू त्यस दिनका प्रतिनिधि आवाजहरू मात्र हुन् पूरा कार्यक्रम साँझ पाँच बजेदेखि राति दस बजेसम्म पनि सकेको थिएन र सबै दर्शकहरू मन्त्रमुग्ध भएर सुनिरहनु भएको थियो यस किसिमका गायनहरूले हाम्रो गजल गायनलाई विकास गर्दै लैजानेछ भन्ने बुलबुलको विश्वास छ अबको आधा दशक बुलबुली नेपाली गजलको साङ्गीतिक गायनकै वकालत गर्ने अभियान चलाएको छ आशा गर्छु सबै बुलबुलियनको सहयोग प्राप्त हुनेछ यात्रासहित चार दिनको आत्मीयता र साहित्य प्रेम बाँडेर फर्केको काठमाडौँको टोली फर्किँदा कोलपुर जति जति आफूबाट पछाडि पर्थ्यो उति उति आफूलाई रित्तो महसुस गर्दै आइरहेको थियो ठिक यसै गरी चितवनको टोली पोखराको अछाम जाजरकोट धनगढी सिन्धुली झापा धादिङ लगायत पचास जिल्लाका सहभागीहरू आत्मीयता बोकेर फर्कनु भएको थियो एउटा अनौठो दृश्य जहाँ साहित्यिक प्रेमले त्यति छोटो अवधिमा दिएको आत्मीयताका कारण बिछोडका बेला कत्तिका आँखा रसाएका थिए गजलमा साँच्चैकै आत्मा लुकेको हुन्छ ती दृश्यहरू देखेपछि मलाई यस्तै लाग्यो यो बीचमा विभिन्न जिल्लाका गजलकारहरूलाई विरुद्धमा र शौचालयमा ईश्वरभित्र डुबी डुबी पनि फेरि छुट्टै स्वतन्त्र रूपमा स्वागत गरेर आतिथ्यता प्रदान गर्नुहुने हेटौँडा घर भई हाल कोवलपुर रहँदै आउनुभएका गजलकार कवि सुशील पराजुलीको प्रेमलाई मैले समेट्न भूले भने यो कार्यक्रमको आधा भाग अधुरो रहन्छ भन्ने मेरो अनुभव छ यस किसिमका साहित्यिक कार्यक्रमहरू देशैभरि भइरहन् बुलबुलको शुभकामना शनिबार भेटघाट हुने नै छ तबसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमेरी बुलबुल प्रदीप भट्टराईको शौचालयमा ईश्वरबाट छैठौं गजल वाचन गर्दै विदा हुँदैछ घरि बिगार्नु थियो घरि बनाउनु थियो घरि बिगार्नु थियो घरि बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो सिउँदोमा एक बोन्द सिन्दुर नहाली सिउँदोमा एक बोन्द सिन्दुर नहाली हो तिमीलाई मैले मेरी बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो यसकारण तिमीसँग बिहे गरिन मैले यसकारण तिमीसँग बिहे गरिन मैले हाम्रो प्रेमलाई अजम्बरी बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो तिमीलाई आफू जस्तो बनाएर उसले तिमीलाई आफू जस्तो बनाएर उसले आफैलाई सायद अनेक थरी बनाउनु थियो घरि बिगार्नु थियो घरि बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो